छ विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस कोभिड उन्नाइसको चाड पर्वको बेलामा बढ्दो जोखिमलाई मध्यनजर गर्दै ताराखोला गाउँपालिका अन्य पालिका तथा बाह्य जिल्लाबाट गाउँ ताराखोला गाउँपालिकामा आउनुपर्ने सम्पूर्ण यात्रु आगन्तुक तथा पाहुनाहरूले अनिवार्य रूपमा सम्बन्धित वडा कार्यालयमा जानकारी गराएर मात्र पालिका क्षेत्रमा प्रवेश गर्ने पालिकामा प्रवेश गर्ने सम्पूर्ण यात्राहरूले गाडीमा अनिवार्य मास्क लगाउनु पर्ने विजया दशमी दीपावली तथा छठ पर्वको अवसरमा साथै कोभिड उन्नाइस संक्रमण अवधिभर भलिबल लगायत अन्य खेलको सम्बन्धी क्रियाकलाप र भेदभाव हुने कुनै पनि कार्य पूर्ण रूपमा बन्द गरी पारिवारिक रूपमा आफ्नै घरमा चाडपर्व मनाउने प्रत्येक वडामा तीनदेखि पाँचजना सदस्य रहने गरी युथ भोलिन्टियर टोली गठन गरी ओडा तथा टोलमा हुने विभिन्न क्रियाकलापहरू साथै आवागमनका कार्यहरूको निगरानी गर्ने लगायतका निर्णय भएको ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीद्वारा हस्ताक्षरित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 बापतको रकम सरकारले फिर्ता भएको छ बागलुङ क्षेत्र नम्बर एकका सांसद पाठकले देशमा कोरोनाका कारण आर्थिक संकट परेको भन्दै दसैँ भत्ता स्वरूप आफ्नो खातामा आएको फिर्ता गरेको बताउनु भएको छ आइतबार संघीय सांसद सचिवालय दरबार पुगेर सांसद पाठकले आफ्नो खातामा दाखिला भएको रु चौसठी हजार सत्तरी सरकारी कोषमा दाखिला गर्नको लागि निवेदन दिएको पाठकले जनाउनुभयो आधिकारिक रूपमा दसैँ भत्ता फिर्ता गर्नको लागि निवेदन दिएर रकम फिर्ता गर्न रोक लगाएर फर्केको छु पाठकले भन्नुभयो कोरोनाका कारण देशमा आर्थिक संकट भएको समयमा आफूले प्राप्त गरेको दसैँ भत्ता फिर्ता गरेको हुँ सँगै सांसद देवेन्द्र पौडेलले दसैँ खर्च दसैँ भत्ता बापतको रकम आएको रकम भोजी खोलाका बाढ पीडितलाई सहयोग गर्नुहुने भएको छ सामाजिक सञ्जालमा लेख्दै सांसद पौडेलले दसैँमा प्राप्त चौसठी हजार रकम भोजी खोलाका बाढ पीडितलाई दिने जानकारी दिनुभयो मलाई दसैँ भत्ता स्वरूप आएको रकम खोला बाढ पीडितले हस्तान्तरण गर्नेछु सांसद पौडेलले सामाजिक सञ्जालमा लेख्नु भएको छ चाडपर्व संगे जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले ट्राफिक नियमलाई कडाई गर्न थालेको छ चाडपर्वको समयमा दुर्घटनाको सम्भावित सम्भावना बढी हुने यात्रुबाट भाडा बढी असुली हुने र क्षमताभन्दा बढी यात्रु राख्ने हुँदा ट्राफिक सुरक्षाले कदै पारिएको जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रमुख शिवप्रसाद पाठकले जानकारी दिनुभयो यो समयमा गाडीको क्षमताभन्दा बढी यात्रु बोक्ने तथा गर्दा धेरै दुर्घटना हुने सम्भावना हुन्छ यात्रुबाट बढी भाडा असुल्ने गरेको पाइन्छ पाठकले भन्नुभयो यसको रोकथाम सहज र आरामदायी यात्राको लागि थप व्यवस्थित गर्दैछौ दसैँ बिहारले लक्षित गरी जिल्लाको पाँच स्थानमा यात्रु सहायता कक्ष समेत स्थापना गरेको पाठकले जानकारी दिनुभयो उहाँको अनुसार बागलुङ बजारको चिप्लेती बस पार्क मालडुङ्गा गलकुटको हटिया बडीगाँटको खरबाङ र बोर्तिबाङ बजारमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ जिल्ला प्रहरी कार्यालय बागलुङ संघको समन्वयमा पाँच स्थानमा सहायता कक्ष स्थापना गरेको पाठकको भनाइ छ उहाँले यो समयमा अन्य समयभन्दा सवारी सवारी सिक जाँचमा समेत कर कदाई गरिएको पाठकको भनाइ छ पाठकले केही दिनदेखि रात्रिकालीन चेक जाँच समेत सुरु गरेको बताउनुभयो हामीले अहिले रातिमा पनि सवारी साधनको चेक जाँच गर्न थालेका छौँ चाडबाडको समयमा समयमा चालकले मादक पदार्थ सेवन गरेर सवारी चलाइएको पाइन्छ उहाँले भन्नुभयो मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा दुर्घटनाको जोखिम उच्च हुन्छ त्यसलाई रोक्नका लागि राति पनि सवारी चेक जाँच गर्न लागि हो उहाँले काम गर्ने समय समेत बढाइएको जानकारी दिनुभयो यसभन्दा अगाडि दिनमा दस बाह्र घण्टा ड्युटी गर्ने गरेकोमा अहिले चौध पन्ध्र घण्टा गर्न सुरु गरेको बताउनुभयो यो अवधिमा जनशक्ति समेत बढाएको उहाँको भनाइ छ पहिले हामीले सोह्रजनाले जेला हेर्थ्यौँ अहिले जनशक्ति बढाएर अठाइसजना भएका छौँ ट्राफिक प्रमुख पाठकले भन्नुभयो जनशक्ति बढेसँगै ट्राफिक सुरक्षामा सुधार आउने छ भने दुर्घटना पनि कम हुनेछन् भन्ने अपेक्षा लिएका छौ अहिले बागलुङ बजार क्षेत्रमा सोह्रजना ट्राफिक प्रहरी खटिएको र मालढुङ्गा कुसमिसेरा गलकोत खरबाङ बोर्तिबाङमा दुई दुईजना खटिएको उहाँको भनाइ छ त्यस्तै काठीकोला र बागलुङ नगरपालिका वडा नम्बर चार कोडेलेमा एक एकजना खटिएको पाठकले जानकारी दिनुभयो यो समयमा कोरोना संक्रमणको उच्च जोखिम भएको हुँदा सवारीमा यात्रा गर्ने यात्रु चालक र चालकलाई मास्क र सेनिटाइजर प्रयोग गर्न लगाएको उहाँको भनाइ छ गाडीमा यात्रा गर्ने यात्रु र चालकले साथै साह्रै हेलचेक्राइ गरेको पाइएको छ हामीले बारम्बार सम्झाइराखेका छौँ उहाँले भन्नुभयो चालक र सवारी धनीलाई गाडीमा मास्क र सेनिटाइजर अनिवार्य राख्न र यात्रु र चालकलाई प्रयोग गर्न लगाएका छौँ बडीघाट गाउँपालिका वडा नम्बर दसको दर्लिङमा खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ नेपाल स्वास्थ्यका लागि पानी नेवा बडीघाट गाउँपालिका र स्थानीयको श्रमदानमा आयोजना निर्माण भएको हो एकचालिस घर दूरीमा पुगेको यो आयोजनाका लागि नेवाको छब्बिस लाख एकतिस हजार उपभोक्ताको दस लाख अडस अडतिस हजार र गाउँपालिकाको तिन लाख आठ हजार गरी उन्चालिस लाख अठहत्तर हजार रुपियाँमा आयोजना निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष सन्त बहादुर राजकोटीले जन बताउनु भयो यो आयोजनाले पातले झाँक्रे स्थानका बयालिस घरधुरीमा शुद्ध खानेपानी पुगेको छ वर्ष अघिदेखि स्थानीयले खानेपानीको समस्या झेलेको पाएपछि नेवाले यहाँ पानीको आयोजना बनाउने तयारी गरेको थियो स्थानीयले पनि आफ्नो समस्याका कारण श्रमदान गर्न तयार भएपछि आयोजना निर्माण गर्न सकिएको नेवाका गण्डकी प्रदेश प्रबन्धक कुमार कुमार सिलवालले बताउनुभयो खानेपानीको समस्याले गर्दा किसानले तरकारी समेत लगाउन पाएका थिएनन् पानीको समस्याले पशु पाँच पनि खोला छेउमा गएर लगेर पाल्नु परेको थियो राजकोटीले भन्नुभयो अहिले पानीले धेरै सजिलो बनायो अझै केही घरमा पानीको आपूर्ति पुरा भइ नसकेको भइसकेको छैन आयोजना बनाउने क्रममा पाइपलाइनबाट नपुगेका सात घरका लागि सोलर प्यानल जोडेर लिफ्ट गरी खुवाउने योजना रहेको छ जडान गरेको मोटरले नधानेपछि फेर्ने क्रममा रहेको उहाँले बताउनुभयो केही वर्षदेखि नेवाले बागलुङमा दर्जनौ पानी आयोजनामा काम गरिरहेको छ घर घरमा धारासहितको आयोजना बनाउने अभियान नेवाको कार्यक्रम रहेको छ पछिल्लो समय बनेका अधिकांश योजनामा मिटर जडे धारा बनाइएको हो यसरी पानी आपूर्ति गर्दा जथाभावी खेर नजाने उपभोक्ता समितिले मर्मत कोष बनाउन सक्ने जस्ता फाइदा पुगेको ओडा अध्यक्ष वीरेन्द्र बुढाले बताउनुभयो डर्लिङकै बलगाँसमा पनि गत सालमा अर्को खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ बाइस लाख उन्चालिस हजार रुपियाँको लागतमा बलगाँस मैदाले खानेपानी आयोजनाको निर्माण सम्पन्न भएको हो यो आयोजनाबाट पचपन्न स्वच्छ स्वच्छ खानेपानी खान पाएको उपभोक्ता समितिका सदस्य विजय केसीले बताउनुभयो हरेक आयोजनामा स्थानीयले पालिकाले सानो सहयोग गरेपछि उपभोक्ताले सहकारीमा नेवाले ठुला योजना आयोजना पनि निर्माण गर्दै आएको हो गाउँपालिका मात्रैले खानेपानी निर्माण गर्न नसकेका आयोजनामा सह लगानी गरेर आयोजना बन्द उपभोक्ताले सितो लाभ पाएको बढीघाट गाउँपालिकाका अध्यक्ष मेयर सिंह पाइजाले बताउनुभयो बागलुङकै अर्नाकोट निसिकोलाको झिमाखोला बोहरा गाउँ तथा ढोरपातनको अधिकांश बस्तीमा खानेपानी योजना निर्माण भइरहेका छन् त्यस्तै गत भदौ सत्र गते खोलामा आएको बाढी पहिरोले छेदविच्छेद बनाएका खानेपानी आयोजनाहरूको